Arpan time check yes Arpan time को साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले साँझको पाँच बज्यो अहिले साँझको पाँच बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ड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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan अर्पणबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ म सम्झना अब समाचार विस्तारमा भन्दै एकीकृत नेकपा माओवादीको भातृ संगठन यौं कम्युनिष्ट लीग वाइसिएलले पूर्वी चेतनको रत्नगरमा नेपाल टेलिकमको टाढी शाखा तोड़फोड़ गरेका छन् उनीहरूले ग्राहक सेवा भवनको एघार नम्बर कोठामा कम्प्युटर फर्निचर टेबल पंखा टेबल सिसा तोडफोड़ गरेको इलाका प्रहरीकाले रत्नगरका प्रहरी निरीक्षक अखेदार पन्तले जानकारी दिनुभयो काउन्टरको ढोकाको सिसा सेवाग्राहीलाई बस्नको लागि राखेको कुर्सीहरू पनि उनीहरूले तोडफोड़ गरेका छन् बीस भन्दा बढ़ीको संख्यामा पुगेका वाइसएल कार्यकर्ताले कार्यालयका फाइलहरू समेत कोठाबाट निकालेर छरपष्ट पारिदिएका छन् सोही समूहले यसअघि विद्युत प्राधिकरणको टाढी वितरण केन्द्र पुगेर ग्राहकसँग रकम लिने रसिद च्यातोको साथै रत्नगर नगरपालिकामा ढुङ्गा हानेको प्रहरीले जनाएको छ तोडफोड़मा संलग्न रहेको आरोपमा प्रहरीले पन्ध्रजनालाई पक्रेको छ चारजनालाई रत्नगर नगरपालिका परिसरबाट र एघार जनालाई टेलिकम कार्यबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो जबरजस्ती चन्दा संकलनको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई छाड्नुपर्ने माग गर्दै वाइसन चितवनले जिल्ला बन्द आह्वान गरेको हो सरकारले सलनीकान्त अधिकारलाई सहसचिवमा बढ़ुवा गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले नेपाल प्रशासन सेवा राजस्व समूहका उपसचिव अधिकारीलाई सहसचिवमा बढ़ुवा गर्ने निर्णय गरेको हो बैठकले शहरी विकास मन्त्रालय तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठलाई एक श्रेणीमाथिको माथिको राज प्रथम श्रेणीमा बढ़ुवा गर्ने निर्णय गर्नुको साथै महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक विश्वकान्त गौतमको राजीनामा स्वीकृत गरेको छ बैठकले भारतको नयाँ दिल्लीमा साउन उनातिसदेखि तीससम्म हुने राष्ट्रिय खाद्य सुरक्षा रणनीति सुदृढीकरण सम्बन्धी दक्षिण एसियाली क्षेत्रीय सहयोग नीति संवाद कार्यक्रममा भाग लिन राष्ट्रिय योजना आयोग उपाध्यक्ष डाक्टर रविन्द्र कुमार साकेला पठाउने निर्णय गरेको छ मन्त्री परिषद बैठकले पर्वतीय जलधार क्षेत्र जलवायु परिवर्तन अनुकूलन आयोजना सम्बन्धी एसियाली विकास बैंक मार्फत विश्व वातावरण कोषबाट प्राप्त हुने तेइस दशमलव पाँच मिलियन अमेरिकी डलर र नडी कोषबाट चार दशमलव छ छ अमेरिकी डलर अर्थात नेपाली करिब दुई अर्ब सडसठी करोड़ नेपाली बराबरको अनुदान सहयोगको लागि हुने वार्तामा नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको छ बैठकले सार्क मन्त्रीहरूको आगामी भदौ आगामी भदौ तेह्रदेखि चौधसम्म श्रीलंकाको कोलम्बोमा हुने बैठक र सार्क विकासको संचालक परिषदको बैठकमा अर्थमन्त्रीको नेतृत्वमा भाग लिने प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले जानकारी दिनुभयो मन्त्री परिषद बैठकले वेस्ट इण्डिजमा साउन उनातिसदेखि एकतीस गतेसम्म हुने नयाँ संयन्त्र र उच्च स्तरीय संयन्त्रको आरम्भ सम्बन्धी कार्यशालामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ राष्ट्रपति डाक्टर रामरण यादवले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याई चुनावी वातावरण बनाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ आज सिद्ध निवास पुगेका प्रचण्डसँगको भेटमा राष्ट्रपति यादवले तोकेको समयमा चुनाव गराउने वातावरण बनाउन र चुनाव प्रक्रिया बाहिर गएका दललाई चुनावी प्रक्रियामा सहभागी गराउन आग्रह गर्नुभएको हो जवाफमा उच्च स्तरीय राजनैतिक समितिका संयोजक समेत रहेका प्रचण्डले असन्तुष्ट दलहरूलाई वार्तामा सम्म ल्याउन अहिले पनि प्रयास गरिरहेको बताउनुभयो मुख्य चार राजनैतिक शक्ति चुनावप्रति प्रतिबद्ध रहेको भन्दै मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग सकारात्मक वार्ता भइरहेको प्रचण्डले बताउनुभयो प्रचण्डले राष्ट्रपतिलाई भेट्नु अघि मन्त्री परिषदका अध्यक्ष खिल राज रेग्मीसँग छलफल गर्नु भएको थियो त्यस्तै नेकपा माओवादी नेतृत्वको मोर्चासँग पनि वार्ताको प्रयास भइरहेको प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ यस्तै नेकपा मालिकका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि राष्ट्रपतिलाई भेटेर चारमा नै चुनाव हुने वातावरण बनाउन सुझाव दिनुभएको छ भेटमा नेपालले आफ्नो भारत भ्रमणबारे पनि जानकारी गराउनु भएको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी अमेरिकाको भ्रमणमा जानुहुने भएको छ पहिलो पटक विदेश भ्रमणमा जाने तयारी गर्नुभएका रेग्मी असोजमा हुने संयुक्त राष्ट्र संघको अडसठीौं महासभालाई सम्बोधन गर्न रेग्मीको टोली अमेरिका जाने तयारीमा लागेको हो दश सदस्यीय टोलीको नेतृत्व गर्दै रेग्मी असोज पहिलो साता अमेरिका जानुहुनेछ मुलुकमा कुनै भवितव्य नपरे उहाँ अमेरिका जाने र त्यसका लागि होटल बुकिङ लगायतका व्यवस्थापनको प्रक्रिया शुरू गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ रेग्मी नेतृत्वको टोलीमा परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे परराष्ट्र सचिव शिष्टाचार महापाल राष्ट्रसंघ महाशाखा प्रमुख र अन्य दुई अधिकारी रहने तयारी भइरहेको छ मंगसूर चार गतिको लागि तय गरेको संविधान सभा निर्वाचनमा चाहिने सहयोगको लागि पनि रेग्मीको भ्रमण आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय स्रोतको भनाइ छ निर्वाचन क्षेत्र निर्धारण आयोगले फेरि दस दिन म्याद थप्न सरकारलाई आग्रह गरेको छ आयोगका अध्यक्ष ताहिर अली अन्सारीले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर म्याद थप्न आग्रह गर्नु भएको हो आयोगमा नयाँ सदस्य थपिएको र काम पनि केही बाँकी रहेकोले म्याद थप्न आग्रह गरिएको सदस्य डम्बर सेमजोङले जानकारी दिनुभयो आयोगका सदस्य मधुनिधि तिवारीले राजीनामा दिएपछि सरकारले तीन दिन प्रशासन वेद राज उप्रेतीलाई मनोनयन गरेको थियो एक महिनामा काम सक्ने गरी गठन गरेको निर्वाचन क्षेत्र निर्धारण समितिको म्याद सकिएपछि सरकारले यसअघि पनि दस दिन म्याद थपेको थियो थपेको म्याद आइतबार सकिँदैछ तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफ्नो सुरक्षा माग्दै राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्त नाफे पिल्लेलाई पत्र लेख्नु भएको छ अर्धभूमिगत भएको भन्दै सरकारले निगरानी गरेको समाचार सार्वजनिक भएपछि गुप्ताले राज्यले आफू विरूद्ध षड्यन्त्र गरेकाले पिल्लेलाई पत्र पठाउनु भएको हो पत्रमा गुप्ताले निगरानीमा राख्ने सरकारको कदमले आफ्नो स्वतन्त्रपूर्वक हेण्डल गर्ने सम्मानजनक जीवनयापन गर्ने मौलिक अधिकार खोसेको आरोप लगाउनु भएको छ संविधान सभा चुनाव झुकिँदै गर्दा विशेष सुरक्षा योजनाको नाममा सरकारले तराई मधेसमा हिंसात्मक दमन गर्न खोजेको भन्दै उहाँले राष्ट्रसंघले अनुगमन गर्नुपर्ने बताउनुभयो राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको नेपाल कार्यालय हटेपछि मधेसमा मानवाधिकारको अवस्था कमजोर भएको भन्दै गुप्ताले पुनः कार्य स्थापना गर्न समेत माग गर्नु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलीय उच्च स्तरीय समितिले संविधान सभा चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउनु भएको छ आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा थापाले चार दलीय चल्ने समितिका कारण चुनावी वातावरण नबनेको बताउनुभयो चार दल राष्ट्रिय अन्तर्राष्ट्रिय दबावमा चुनावलाई स्वीकार गर्न बाध्य भए पनि चुनावमा जान डराइरहेको थापाले बताउनुभयो उहाँले मोहन वैद्य किरणका कारण चुनाव नहुने भन्दै चुनावबाट मुख्य राजनैतिक दल भाग्न खोजेको भयो राप्रपा नेपालका वरिष्ठ नेता केशव बहादुर विष्टले एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईका पछिल्ला अभिव्यक्ति गजुडीका गफ भएको आरोप लगाउनु भएको छ रिपोर्टर्स क्लब दाङले पोतली बजारमा आज तुलसीपुरमा आज आयोजना गरेको साक्षात्कारमा विष्टले पूर्व राजा ज्ञानेन्द्र शाहले जेल हालेर देखाउन भट्टरालाई चुनौती दिनुभयो उहाँले गणतन्त्रलाई उपहास गर्दै हिँडेको यस्ता पार्टी र नेतालाई अबको संविधान सभाको निर्वाचनबाट जनताले परास्त गर्नुपर्ने बताउनुभयो सधैँ झुट र ढाँटको खेती गर्दै हिँड्ने बानी परेका मुख्य ठूला दलका केही नेतालाई निर्वाचनबाट परास्त नगरी मुलुकमा आमूल परिवर्तन हुन नसक्ने उहाँको भनाइ छ उहाँले हिमाल ट्रस्टले पश्चिम नेपालमा राहत वितरण कार्यक्रममा सहभागी हुन गएका पूर्व राजालाई राहत वितरणमा रोक लगाउनु दुर्भाग्यपूर्ण घटना भएको बताउनुभयो विष्टले नेकपा माओवादीले उठाएका केही माग सकारात्मक भएको बताउनुभयो उहाँले भन्नुभयो गोलमेज सम्मेलनको माग गलत होइन पहिलो संविधान सभा सभाको निर्वाचनमा अस्तित्वमा रहेका पार्टीलाई गोलमेज सम्मेलनमा सहभागी हुने व्यवस्था मिलाउनुपर्छ उहाँले माओवादी लगायतका आन्दोलनरत दलहरूको माग पूरा भए संविधान सभाको निर्वाचन मंगसिर चारमा हुने विश्वास व्यक्त गर्नुभयो विगत एक सातादेखि महोत्तरीमा भएको श्रृंखलाबद्ध घटनाको कारण अहिले जिल्लाका प्रहरीहरूले चेक जाँचको नाउँमा सर्वसाधारणबाट अवैध रकम असुली गरिरहेको गुनासो सुनिन थालेका छन् सदरमुकाम जलेश्वरको खैराचोक मटिहानी चोक नगरपालिका चोक जीरो माइल चोक धवली चोक सहित जिल्लाका भन्सा नाकाहरू मटिहानी शम्सी नही बथनाहा रघुनाथपुर कट्टी कटैया इटहवाकटी भैराटपुर लगायतका गौशाला लगायतका ठाउँहरूमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली चेकजाँचको नाउँमा सर्वसाधारणसँग रकम असुलीमा लागि परेका छन् जिल्लाको उल्लेखित विभिन्न ठाउँबाट आवत जावत गर्ने कुनै पनि सवारी साधनलाई रोकेर प्रहरी टोलीले कागजात लाइसेन्स हेलमेट लगायतका कागज र तीमध्ये कुनै एक चिज नरहेको खण्डमा मिलाएर जानु सम्बन्धी मनपरी ढंगले पैसा लिने गरेको सर्वसाधारणको गुनासो रहेको छ यता भारतीय बजारहरूबाट जिल्लाका भन्सार नाका हुँदै दैनिक उपभोग्य सामान ल्याउने सर्वसाधारणलाई प्रहरीले बीच बीचमा रोकेर पैसा माग्ने र पैसा नदिएको खण्डमा ल्याएका सामान भन्सारमा बोझाइदिने धम्की दिने गरेको उनीहरूको गुनासो छ विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त एक तारिकदेखि विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो सुत्केरी हुने बित्तिकै आमाको पहिलो विघौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहने चिकित्सकहरू बताउँछन् उनीहरूका अनुसार छ महिनासम्मको शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकोले जन्मेको आधा घण्टा भित्र स्तनपान शुरू गरिसक्नु पर्ने र चौविस घण्टामा आठदेखि दस पटकसम्म आमाको दूध खुवाउनु पर्ने हुन्छ नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या पैंतिस प्रतिशतको हाराहारीमा मात्रै रहेको छ यस्तै छ महिनासम्म पूर्ण स्तनपानको अवस्था र त्रिपन्न प्रतिशतले बालबालिकाले मात्रै पाइरहेका छन् शारीरिक सौन्दर्य बिग्रानी डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरूले शिशुलाई स्तनपान नगराउने गर्दा बाल मृत्यु मृत्युको जोखिम बढ़िरहेको चिकित्सकहरूको भनाइ छ तर शिशुलाई नियमित दूध खुवाउने महिलामा पहिलो छ महिनामा गर्भवती हुने डर कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने गर्भवती हुनुभन्दा अगाडिकै शारीरिक अवस्थामा फर्किन मदत गर्ने सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय र स्तन क्यान्सरको जोखिम कम हुने जस्ता फाइदा हुने चिकित्सकहरूले बताउँछन् विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पको प्रयोग हुने पदार्थको कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा र बच्चा दुवैलाई बेफाइदा गर्ने त्यस्ता वस्तुको नियन्त्रणमा जोड़ दिएको छ अब केही छोटा खबरहरू धनुषा जिल्लाको गत आर्थिक वर्षमा टीबी रोगको औषधि सेवन गरेका व्यक्ति मध्ये तीस जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ र दोहोर्याएर अपरेशन गर्दा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी महिलाको ज्यान गएको छ पहिलो अपरेशनबाटै बच्चा जन्माएकी महिलालाई अर्को समस्या देखाई पुनः दोहोर्याएर अपरेशन गर्दा अस्पतालमा नै उनको ज्यान गएको हो अब भालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं नेकपा माओवादीले मंगिर चारमा हुने संविधान सभा निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको ए माओवादी नेता श्रेष्ठको भनाई तपाईँलाई कस्तो लाग्यो ए कुरा सही हो बी भन्न सकिन्न र से मिल्नुको विकल्प छैन तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए कुरा सही हो भनेमा चौतिस प्रतिशत बे भन्न सकिन्न भनेमा एकतिस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 कर्मीहरूले बताएका छन् लामखुट्टेको टोकाईबाट हुने यो रोग लागेपछि शुरूमा ज्वरो आउने र पछि मृत्युसम्म हुने गर्दछ यसअघि होन्डुरसमा सन् दुई हजार दसमा डेंगूको कारण तिरासी जनाको मृत्यु भएको थियो भने साठी हजार संक्रमित भएका थिए इजिप्टको राजधानी कायरोका विभिन्न स्थानमा कब्जा जमाएर बसेका मोर्सी समर्थकहरूलाई हटाउन मन्त्री परिषदले प्रहरलाई आदेश दिएको छ राजधानीको रब्बा अल अदबिया मस्जिद नजिकै मोर्सी समर्थकले कब्जा जमाएर बसेका छन् आउने खतरालाई मध्यनजर गर्दै मन्त्री परिषदले उनीहरूलाई त्यहाँबाट हटाउन आदेश दिएको हो त्यस्तै अन्तरिम सरकारले खतराको सामना गर्न जस्तो सुकै आवश्यक कदम चाल्ने पनि निर्णय गरेको छ मोर्सी समर्थकहरूले गरिरहेको नियमित प्रदर्शनले राष्ट्रिय सुरक्षामा खतरा बढ़ाएको बताएको ठहर गर्दै त्यहाँका सूचना मन्त्री डोरिया शराफ अल्देनले जारी प्रदूषणलाई समाप्त गर्न र उनीहरूलाई हटाउन कानून र संविधान अनुसार नै प्रहरी आदेश दिएको बताएका छन् त्यस्तै हिंसा भड्काएको आरोपमा मुस्लिम ब्रदरहुडका तीनजना नेतालाई अदालतमा पेश गरिएको छ मोर्चीलाई तीन जुलाईमा पदस्थ गरेपछि उनका समर्थकहरूले उनको रिहाईको माग गर्दै प्रदर्शन गरिरहेका छन् अब खेल समाचार श्रीलंकाले दक्षिण अफ्रिका विरूद्धको पाँच एक दिवसीय क्रिकेटको श्रृंखला चार एकले जितेको छ गैराती भएको खेलमा एक सय अठाइस रन विजय भएपछि श्रीलंकाले फराकिलो अन्तरले सिरिज जितेको हो तीन सय आठ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका त्रिचालिस दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय अस्सी रनमा समेटिएको थियो उसका लागि कप्तान एभी डेभिलर्सले सर्वाधिक एकाउन्न रन जोड्नु बाहेक अरूले बेर्सन लागेको प्रदर्शन गरेका थिए दक्षिण अफ्रिकालाई सस्तेमा समेट्न सुरङ्गा लकमल र मेडिन्स मेडिन्सले समान तीन तीन विकेट लिए यसै गरी सचिता सेनानायकेले दुई विकेट हात पारे पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले तिलक रत्ने देलुसनको सर्वाधिक उनासी रनको मद्दतै तीन सय सात रन बनाएको थियो यसै गरी कुमार संगकाराले आउट नभई पचहत्तर रन छोडे बन्दको बेला कार्यालय खोलेको भन्दै ए माओवादी भातृ संगठन वाइसेलद्वारा पूर्वी चितवनमा नेपाल टेलिकमको टाँडी शाखा तोडफोड़ प्रहरीद्वारा एक दर्शन बढ़ी कार्यकर्ता पक्राउ राष्ट्रपति यादवद्वारा दलहरूलाई मिलाई चुनावी वातावरण बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह सरकारद्वारा सीमान्तकृत अधिकारीलाई सहसचिवमा बढ़ुवा निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा फेरि दस दिन म्याद थप्न सरकार समक्ष आग्रह उच्च स्तरीय समितिले संविधान सभा चुनावको वातावरण बनाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाको भनाई होन्डुरसमा डेंगू रोगको संक्रमणबाट सोह्र जनाको मृत्यु इजिप्टको राजधानी कार्यका विभिन्न स्थानमा कब्जा जमाएर बसेका मोर्सी समर्थकहरूलाई हटाउन मन्त्री परिषदद्वारा प्रहरी